हाम्रो माया जुनी भरि छ हाम्रो नाता अजम्बरी हसरा चांदनी को यो माया कास्तो भावीले थैटी लेखेको जस्तो ओ हो हो आहा आकाश र चांदनी को यो माया कास्तो

রিছা হ্যাঁ, हाम्रो नाता भरी छ आकाश र चाँदनीको यो माया कस्तो भावीले छैटीमा लेखेको जस्तो रङ्ग भमराको साइनो छ जस्तो धरती आकाश